थियो एकर काको भर थियो हो हाम्रो सानो घर थियो एकर काको भर थियो त्यही भयो जिन्दगी थियो जुन कुराको दर थियो हाम्रो सानो घर थियो चुड्यो चङ्गा उड्यो कहाँ पुग्यो होला धागो चुड्यो चङ्गा उड्यो कहाँ पुग्यो होला सानो घर थियो के थाहा छैन गल्ती धेरै कसको भयो कुन्नी थाहा छैन गल्ती धेरै कसको भयो कुन्नी के गरी हो थुन्ने के गरी हो थुन्ने हाम्रो सानो घर थियो कसरी बुझाउँदो